लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल स्थानीय समाचार अब विस्तारमा एकीकृत नेकपा माओवादीले आजदेखि चितवनमा पनि एक महिने चुनावी अभियान सुरु गरेको छ गएको साता सम्पन्न विस्तारित बैठकले गरेको निर्णय अनुसार जनताको बीचमा जाने अभियानको आजबाट देशभर शुरू भएको चुनावी अभियानसँगै चितवनमा पनि एक महिने अभियान शुरू भएको हो चितवनको पाँचवटै क्षेत्रमा आज छुट्टा कार्यक्रम गरी चुनावी अभियान शुरू भएको ए माओवादी केन्द्रीय सदस्य एवं चितवनका संयोजक घनश्याम पौडेल अविनाशले जानकारी दिनुभयो देशका सबै निर्वाचन क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक एवं पार्टीका संरक्षक नरबहादुर कर्मचारीको श्रद्धाञ्जली सभा गरेर अभियान थालिएको छ चुनावी अभियान अन्तर्गत आज जिल्ला निर्वाचन क्षेत्र नम्बर एक दुई तीन चार र पाँचमा निर्वाचन अभियान शुरू गरेको छ अभियानमा ए माओवादीका नेताहरू प्रत्येक जनताको घर घरमा गई ए माओवादीको चुनावी अभियानका विषयमा जानकारी गराइने कार्यक्रम रहेको माओवादी केन्द्रीय सदस्य एवं चितवनका संयोजक अविनाशले बताउनुभयो कार्यक्रममा वाइसेलका चितवन जिल्ला संयोजक ईश्वर सापकोटा सुमन राज्य समिति सदस्य रविलाल सापकोटा कर्णल लगायतले बोल्नु भएको थियो पहिचान सहितको संहिता संहिता सहितको संविधान दोस्रो संविधान सभा निर्वाचनको लागि जनसम्बन्ध अभियान भन्ने मूल नारासहित सुरु हुने चुनावी अभियान भदौ दस गतेसम्म जारी रहनेछ अभियानमा केन्द्रीय सदस्य वैकल्पिक सदस्य केन्द्रीय सल्लाहकार र आवश्यकता अनुसार राज्य सदस्यहरू जिल्ला सदस्य र सम्पूर्ण पार्टी वाइसिएल जनवर्गीय संगठन जातीय मोर्चा विभाग र पार्टी समर्थक कार्यकर्ता सामेल रहेका छन् अभियान अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा गाउँ स्तरीय भेटघाट गोष्ठी अन्तर्क्रिया र विभिन्न किसिमका जनपरिचालनका काम हुनेछन् अभियानका बेला जनताका समस्याहरूको अध्ययन अवलोकन गर्ने भएका कामहरूको अनुगमन गर्ने माओवादीले जनाएको छ यस्तै सही तथा बेपत्ता योद्धा परिवारसँग र घाइते अपाङ्ग योद्धाहरूसँगको भेटघाट र विवरण सङ्कलन पनि हुने माओवादीले जनाएको छ संविधानसभा निर्वाचन ऐन दुई हजार चौसठीको व्यवस्था कायम राख्ने लगायतका सहित चितवनमा आज नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद चितवनले अन्तरिम मन्त्री परिषदका अध्यक्ष समक्ष ज्ञापन पत्र पठाएको छ आगामी संविधान सभाको निर्वाचनमा आदिवासी जनजाति दलित मुस्लिम मधेसी लगायतको प्रतिनिधित्व हुने गरी समानुपातिक सिटको व्यवस्था गरिनुपर्ने माग गर्दै महासंघ चितवनका अध्यक्ष पदम गुरूङले सहायक प्रमुख जिल्लाधिकारी शिवराम गिलाल मार्फत अन्तरिम मन्त्री परिषदका अध्यक्ष समक्ष ज्ञापन पत्र पठाएका हुन् आदिवासी जनजाति महासंघको केन्द्रीय कार्यक्रम अन्तर्गत आज ज्ञापन पत्र पठाइएको बताउँदै महासंघ चितवनका अध्यक्ष गुरुङले माघपुरा पुरा नभई आदिवासी जनजाति कडा आन्दोलनमा जाने बताउनुभयो महासंघ चितवनका एक टोली जिल्ला प्रशासन कार्यालय चितवन पुगी ज्ञापन पत्र पठाएका थिए पूर्वी चितवनको पिपलीवडा नम्बर आठ धमिलीमा रहेका चेपाङ समुदायका महिलाहरूले बचत गर्न थालेपछि जीवनयापनमा परिवर्तन आउन थालेको छ लाली गुराँस समूहसहित सो ठाउँमा छवटा महिला समूह रहेका छन् महिलाहरूले समूहमा बचत भएको रकम व्यवसाय सञ्चालन गर्न घर खर्च टार्न र बिरामी पर्दा प्रयोग गर्ने गरेका छन् केहीले व्यवसाय सञ्चालन गर्न रकम लगे पनि धेरैले घर खर्च टार्न र बिरामी पर्दा लैजाने गरेका छन् समूहबाट लगेको रकम दुई रुपियाँ ब्याजमा उनीहरूले तिर्ने गरेका छन् सो क्षेत्रका चेपाङ समुदायको आमदानीको स्रोत दाउरा भएकाले दाउरा बेचेर ऋण तिर्ने गरेको समूहका सचिव रेखु पर्जाले जानकारी दिनुभयो समूहकै सचिव रेखुले बचत गरेको रकम ऋण निकाली पसल सञ्चालन गरेकी छन् पसल सञ्चालन गरेपछि रेखुको जीवनयापनमा परिवर्तन आएको छ पसल सञ्चालनपछि पहिले दाउरा बेचेर घर खर्च टार्ने गरेकी रेखुको दाउरा बेच्नुपर्ने बाध्यता पनि हटेको छ पहिले दाउरा बेच्नु पर्थ्यो गर्नुभयो सचिव रेखुले भन्नुभयो समबाट झुकेको पैसाले पसल सञ्चालन गरेपछि दाउरा बेच्नुपर्ने बाध्यता हटेको छ जीवनयापनमा पनि परिवर्तन आएको छ लाली गुराँसम्ममा तीसजना चेपाङ महिलाहरू आबद्ध छन् समबाट ऋण लगेका सबैले तिर्ने गरेका समूहकी सचिव रेखु पर्जाले बताउनुभयो सो क्षेत्रका समुदायलाई परिवर्तन नाम नामक संस्थाले पनि सहयोग गरेको छ सो संस्थाले एक सय चौध घरधुरी रहेको गाउँमा सोलर उपलब्ध गराउनुका साथै जनालाई दुई दुईवटा बाख्रा पनि वितरण गरेको छ पूर्व पश्चिम राजमार्गबाट करिब एक घण्टा उकालो उक्लेर पुगिने सो ठाउँमा विद्युतको सुविधा छैन बाख्राबाट हुने आमदानीले पनि उनीहरूले घर खर्च टार्ने गरेका छन् बारीमा लगाएको मकैले तीन महिना खान पुग्ने त्यस क्षेत्रका चेपाङ समुदायले अरू बाँकी महिना कन्दमूल र ऋण काटेर खानुपर्ने बाध्यता रहेको छ पहिले जस्तो कन्दमूलमै भर पर्नु नपर्ने समकी सचिव रेखु पर्जाले बताउनुभयो अहिले चेपाङ समुदाय कुल्ली काम गरेर घर खर्च समेत टार्ने गरेका छन् एक घण्टा पैदल हिँडेर जानुपर्ने ठाउँसम्म पुग्न श्यामल्स नामक विदेशी संस्थाले बाटो समेत खनिदिएको छ सोही बाटोबाट मोटरसाइकल मार्फत गाउँ पुग्न सकिन्छ जिल्ला विकास समिति चितवनको आयोजनामा आज जिल्लाका बीसवटा गाउँ विकास समितिका सचिवहरूले एक कार्यक्रमका बीच आफ्नो गाविसको वार्षिक कार्यजना प्रस्तुत गरेका छन् जिल्ला विकास समिति चितवनले भरतपुरमा आयोजना गरेको समीक्षा गोष्ठी कार्यक्रममा गाविस सचिवहरूले आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका हुन् प्रगति प्रतिवेदनमा विशेष गरी सडक सिमसाई खानेपानी भू संरक्षण कृषि लक्षित समूहको सशक्तिकरण तथा सामाजिक परिचालन लगायतका क्षेत्रमा मुख्य उपलब्धि भएको बताइएको छ सो समीक्षा गोष्ठी मार्फत चितवनका गाविस सचिवहरूले प्राथमिकीकरण गर्दा गाउँका जनताको जीवनस्तरमाथि उकास्ने गरी विकास निर्माण गर्ने प्रतिबद्धतापूर्ण जनाएका छन् सचिवहरूले स्थानीयको आमदानी र रोजगार बढाउने जस्ता गरिबी निवारणमा सहयोग पुर्याउने किसिमले काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीको न्यूनतम कार्य सम्पादनको मूल्याङ्कन गर्दा जिल्लाको जुटपानी भण्डारा शुक्रनगर गाविस असफल भएका छन् गाउँ परिषदको स्वीकृति वार्षिक समीक्षा निकास प्रक्रिया लक्षित वर्ग विनियोजन कार्यक्रम आय सार्वजनिक अन्तिम लेखा परीक्षण आय तथा जिन्सी अभिलेख सामाजिक सुरक्षा भत्ता वितरण व्यक्तिगत घटना दर्ता र गुणस्तर सुनिश्चितता मापन गर्दा तीन गाविस असफल भएको भेटिएको हो लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका नाममा जति वकालत भए पनि स्थानीय तहमा त्यसको कार्यान्वयनमा समस्या देखिएको अधिकार कर्मीहरूले बताएका छन् उनीहरूले सामाजिक समावेशीकरण नीतिको बारेमा जानकारी नहुँदा स्थानीय तहमा रहेकाहरूले अधिकार उपभोगबाट वञ्चित हुनु परेको गुनासो गरेका थिए भरतपुर नगरपालिका र श्रम नेपाल नामक सामाजिक संस्थाले भरतपुरमा गरेको दिने अभिमुखीकरण कार्यक्रममा सहभागीहरूले लैङ्गिक उत्तरदायित्व बजेट अभ्यासलाई प्रभावकारी पर्ने गर्ने आवश्यकता रहेको बताएका थिए श्रम नेपालका कार्यकारी निर्देशक सूर्यबदन हमालले महिला पुरुष बीचको विभेद हटाउन स्थानीय तथा राष्ट्रिय स्तरबाट प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो कार्यक्रममा बोल्दै भरतपुर नगरपालिकाका कार्यकारी अधिकृत नारायण सापकोटाले यी नियममा समानता र समावेशीकरणका कुरा लिपिबद्ध गरिए पनि कार्यान्वयनमा समस्या रहेको बताउनुभयो सहभागीले समान ज्याला संस्था मा प्रतिनिधित्व नेतृत्व क्षमता र सेव विकासका लागि महिलाहरूको पहुँच बढाउनु पर्नेमा जोड दिएका छन् अभिमुखीकरण कार्यक्रममा हिंसा विरुद्धको रणनीति सरकारका प्रतिबद्धता निर्देशिका लगायतका विषयमाथि छलफल भएको थियो कन्याश्चमा विका सजना सूचीका निष्कासनपछि उत्पन्न समस्या समाधानका लागि एक आयोग बनाउने निर्णय भएको छ जिल्ला शिक्षा कार्यालय चितवनमा आज बिहान भएको छलफलमा जिल्ला शिक्षा कार्यालय चितवनका उपसचिवको नेतृत्वमा पीडित दुईजना सूचीका सहितको आयोग बनाउने सहमति भएको हो जिल्लाका प्रमुख राजनैतिक दल सहितको छलफलमा आयोग बनाउने बारे सहमति भएको हो पेसागत शिक्षक संगठनका पदाधिकारी विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सहितको आयोग बनाउने निर्णय भएको छ जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले बनाउने भन्ने बारेमा आफूलाई समेत जानकारी नभएको बताउनुभयो प्रमुख जिल्ला अधिकारी नरेन्द्र राज शर्माले विद्यालयको समस्या समाधान गर्नका लागि पटक पटक जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मालाई निर्देशन दिए पनि उनले आलटाल गर्दै आएको आरोप लाग्ने गरेको छ समितिको टुङ्गो अझै नलाग्दा समेत जीसी शर्माले भोलिबाट कार्य शुरू हुने बताउनु भएको छ कन्या उच्च मावि सङ्कटको व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र सापकोटाको निर्देशनमा विद्यालयमा अध्यापन गराउँदै आएका छजना शिक्षिकाहरूलाई बिना कारण गत वैशाख तेह्र गते निष्कासन गरिएपछि विद्यालयको शैक्षिक गतिविधि प्रभावित हुँदै आएको छ नेपाल विद्यार्थी संघ चितवनले सर्वोच्च अदालतले गरेको निर्णय कार्यान्वयन गराउन माग गरेको छ सर्वोच्च अदालतले प्रत्येक दुई वर्षसम्म शैक्षिक शुल्क वृद्धि गर्न नपाउने भनी गरेको निर्णय विपरीत निजी शैक्षिक संस्थाहरूले शुल्क वृद्धिको तयारी गरेको भन्दै नेवी संघले विरोध गरेको हो नेवी संघ चितवनका सभापति उत्तम जोशीको अध्यक्षतामा आज बसेको बैठकले विभिन्न छबुधे निर्णय गरेको छ त्यस्तै बैठकले सामुदायिक विद्यालयहरूमा शिक्षा नियमावली विपरीत गठन भएका विद्यालय व्यवस्थापन समिति समिति खारेजी सामुदायिक क्याम्पसहरूमा अध्यापनरत शिक्षकहरूले निजी कलेजहरूमा मात्र ध्यान दिएको भन्दै त्यस्तो क्रियाकलापको अन्त्य लगायतको माग राखेका छन् साथै नेविसङ चितवनले आफूहरूको मागको सन्दर्भमा कुनै सुनवाई नभई आफूहरू कडा सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनी दिएको छ नेपाल सरकारले निजामती कर्मचारीहरूको तलब वृद्धि गरेसँगै पब्लिक क्याम्पसमा अध्यापनरत प्राध्यापकहरूले आफरको पनि तलब वृद्धि गर्नुपर्ने माग गर्दै सरकारसँग अनुदान माग गरेको छ आज भरतपुरमा चितवन जिल्लाभित्रका पब्लिक क्याम्पसका सञ्चालक समिति अध्यक्ष क्याम्पस प्रमुख र प्राध्यापकहरूको संघ संस्थाका सभापति बीचको छलफलले यस्तो निर्णय गरेको हो साथै छलफलले क्याम्पसमा अध्यापनरत प्राध्यापकहरूको तलब भत्ता वृद्धि गर्नका लागि नेपाल पब्लिक क्याम्पस संघ केन्द्रीय केन्द्रीय समिति र पब्लिक क्याम्पस प्राध्यापक संघ केन्द्रीय समिति मार्फत अनुदान मागका लागि सरकारसँग छलफल अघि बढाउने निर्णय गरेको छ साथै छलफलले जिल्लामा दबावमूलक कार्यक्रम सञ्चालन गर्ने पनि निर्णय गरेको छ नेकपा माओवादीको वैद्य निकट अखिल क्रान्तिकारीको विशेष भेलाले पूर्वी चितवनको नेपाल उच्च माविमा मूल इकाई कमिटी गठन गरेको छ रत्नगर दुईमा रहेको नेपाल उच्च मावि प्लस इकाई कमिटिका अम्बर खतेडाको अध्यक्षतामा एक सय नौ सदस्य नयाँ कार्यसमिति चयन गरेको अखिल क्रान्तिकारी जिल्ला सदस्य राजेन्द्र सापकोटाले जानकारी दिनुभयो जसको तीन उपाध्यक्षमा अनिल बुढाथोकी माधव प्रसाद खतेडा र सिर्जना शर्मा सचिवमा मेन श्रेष्ठ कोषाध्यक्षमा मदन असामी र शिलाप्रति सहसचिवमा रहेका छन् नेकपा माओवादी रत्नगर नगर कमिटिका अध्यक्ष हरि पौडेलको अध्यक्षतामा सम्पन्न भेलामा अखिल क्रान्तिकारी चितवनका जिल्ला उपाध्यक्ष सरोज भण्डारी प्रमुख अतिथि रहनु भएको थियो पूर्वी चितवनको रत्नगर नौमा आज भएको रक्तदान कार्यक्रममा एक सय चारजनाले रक्तदान गरेका छन् शान्तिकुञ्ज टोल विकास संस्था र शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको आयोजनामा भएको कार्यक्रममा छत्तिस महिलासहित एक सय चारजनाले रक्तदान गरेका थिए टोल विकास संस्थाका अध्यक्ष रघु भट्टको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा महिला सहकारी संस्था लिमिटेडका अध्यक्ष पार्वती नेौपानेले पूर्वी चितवनमा सक्रिय रहेको आफ्नो संस्थाले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा विभिन्न टोल सुधार र आफ्नै संस्थाबाट छत्तिसजना महिलाहरूले रक्तदान मतदान गरेर महिलाहरूको अत्याधिक सहभागिता जनाएको जानकारी दिनुभयो यसबीच पूर्वी चितवनको पर्समा रहेको एटिट्युड मल्टी लर्निङ एकाडेमीले आफ्नो शाखा विस्तारको अवसरमा रक्तदान कार्यक्रम गरेको छ मकवानपुरको मनोहर तिनमा शाखा विस्तार गरेसँगै आयोजना गरेको रक्तदान कार्यक्रममा चारजना महिलासहित चालिसजनाले रक्तदान गरेका थिए एकाडेमीका प्रिन्सिपल दिनेश परियारको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ मकवानपुरका पश्चिम क्षेत्र समितिका अध्यक्ष गोविन्द रिजाल प्रमुख अतिथि रहनु भएको थियो अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ